पञ्चुला जिल्ला रिटा चौपत्ता गाविस वार्ड नम्बर छ तेली गाउँमा जन्मनु भएका नवोदय गायक वीरेन्द्रनाथको पहिलो साङ्गीतिक कोसेली बाध्यताले भए पराई जसमा शब्द लय अनि स्वर रहेको छ वीरेन्द्रनाथको भने स्वरमा साथ दिनुभएको छ गौरी भट्टले सहयोगीहरू कृष्णनाथ र सुरेशनाथ रेकर्डिङ अलिसा डिजिटल रेकर्डिङ स्टुडियो अत्तरिया कैलाली फोन नम्बर अन्ठानब्बे अडतालिस चौहत्तर एकहत्तर उनान्सय protest. Barcelona 在过。 रेकर्डिङका लागि सुदूरपश्चिममै काठमाडौँको क्वालिटी दिन सफल एकमात्र रेकर्डिङ स्टुडियो अलिसा डिजिटल रेकर्डिङ स्टुडियो अतरिया कैलाली सम्पर्क फोन नम्बर अन्ठानब्बे अडचालिस चौहत्तर एकहत्तर उनान्सय